तपाईँ बैसमा खुब गाउनु हो खाएको हजुर सङ्घबाट जितेर पैसै खाएको जमाना अहिलेको त लाख यो आठ नौ हजार दिए सङ्घले उठाएर मैले जितेँ मैले खाएँ बाजी कहाँ हुन्छ चल्थ्यो यस्तो डोरी यस्तो यस्तो अब यो मेलामा यस्तै मन्दिरमा अनि गङ्गातिरमा मेला लाउने यो बालुचोटसिया यिनी भजनमा अब यस्तो मेलामा जितेर मैले खाएको अनि यो सात दिनको सात रात ऐन बसेर नै मैले सात दिन सात रात अनि के लाग्छ तपाईँको अहिले बुढेसकालमा कस्तो लागिरहेछ तपाईँलाई विगतको जीवन फर्केर सोच्दा अतीतलाई कस्तो लाग्ने बाबु अब दिन गए अब उचित स्वर हुन्न दाँत झरे लोटेर हात खुट्टो बाँच्यो सुनका दाँत मानेको सबै मुखावर परियो गए अब जीवन गयो स्वर गयो काठमाडौँ लान प्रचार गर्छ मेरो प्रचार गर्छ नि मेरो काठमाडौँ अनि सुन्नुहोस् न यस्तो कला भएको मान्छे हिजै रेडियो नेपालमा जान पाएको भए तपाईँ धेरै आउनु हुनुहुन्थ्यो नि जान भनेर उहाँ शान्तिपुरमा चौबिन बसेर प्रचार गरेर डाक्टरहरूले मलाई लैजान भनेका ठ्याक्क उहाँलाई चिठ्याउँदाखेरि म लोटेर हात नोक्सान भयो दाँत झर र नि स्वर कम झन् नभएको यो विशेष गरेर फोक्सिङमा धेरै पुरानो भाका फोक्सिङमा गाउने भाका के हो अब झाम्रे सुन्नु खोज्नु कस्तो झाम्रेहरू फोक्सिङको झाम्रे सुनाइदिनुहोस् न एउटा पानैलाई खायो हरिमै सुपारी खायो मानिया धमालु मयारीमै आतेन छैन तिनु आधारायो झिमिरीमै आ पानीलाई आयो सालगारी मरिकायो झारले मलाई आएकैचोट खानु जुलपीले तरी खायो होइन त ल्याउँदाखेरि फेरि पऱ्यो नि लाइ खुगर जुलपिल तर्का हजुर हजुर अनि विशेष गरेर तपाईँको यो फक्सिङ गाउँमा त मगर समुदाय धेरै हुनुहुन्छ र मगरहरूले गाउने गीत छैन तपाईँसँग यही छ नि मगरले गाउने ए अर्को छ यो मगरहरूले गाउने गण्डकीको टिक भाग बेलौटी काँचो जाओ जेठीमा मरेरी मै आकान लिम्ला मै मरे काँचो होइन त जेठी मरेका थिएन मै मरेका छौ त यो हजुर हजुर सुन्नुहोस् न तपाईँले त्यो बाउने गीत भन्छन् नि फक्सिङमा त बाउने गीतहरू बाउने गीत सुन्न इच्छा ला हजुर हजुर ल भजनको टिपबाट भनिदिन्छु है बहिनी तिमीलाई भन दाया तर साँझ आरीमा तिन दिन बसे बारी बहिनी तिमीलाई भन्दा दाया तर साँझ आरीमा तिन दिन बसे बारी अनि तपाईँलाई असाध्यै मनपर्ने गीत चाहिँ कुन हो यो झाम्रे अथवा कुन कुन गीत म बढी मनपर्छ तपाईँलाई अथवा जम्मै गाउँछु किन अब यहाँ सुन्ने रडि लगाएर गाली उगाएको अन्त नि मोबाइलमा यहाँ संसारमा बजार रोड खिचिया न आजकल चलेको भाका कुन चाहिँ मनपर्छ तपाईँलाई एउटा गाइदिनुहोस् न लाएको हो रारो ए लाएको रो ए हेर जानी छैन अनि र पानीले धोएर सलको भात अनि र टुपै आएन गरे दुःख अनि र गरे आएन निरालारीको खार बिरैमा लारीको खार जाला करिमा ले जाला आला करिमले उही हो नि हो नि र मेरो गाह्रो हो नि मेरो गाह्रो डाँडैको अनि र स्वामिता डाँडैको स्वामीता हरिमले देखायो रमिता अहिले दुःख पाउनुभयो यो बुढेसकालमा बत्तिस वर्षदेखि घर छोड्नुभयो कस्तो लाग्छ पिर त छ नि बाबु अब के पिर के पिर त हुन्छ नि अब त्यस्तै यो गरे होइन बुढेसकालमा यसरी एक्लै बस्नु पर्दाखेरि कस्तो लागिरहेको छ नानाहरूले लाउँछ नि लाउन्न अब के भनेर भएन तपाईँका सातवटी श्रीमती मध्ये सबैभन्दा अलिक माया गर्ने बिर्सन नसक्ने श्रीमती को सबै थिए जम्मा त्यही खान्थ्यो परिवंश सबै थिए दैवल छुट्टी सँगै राख्नुभयो सँगै त बसेछ कि दुई चार साल बसेँ सँगै छोडे पहिलो भयो हिजो सातोली श्रीमती भए कुनै दिन आज चाहिँ एक्लै बस्नु पर्दा कहिले कस्तो लगाइरहेको छ नराम्रै हुन्छ नि अब जस्तो भन्नु बालले अघि बसेर त जसलाई नि गराउँछ नि त सँगै त कसैलाई नि गराउनु त्यो त अब विश्ववासी मेरो श्रीमती घर पनि बसेकै छन् अब विश्ववासी मेरो लोग्ने पनि बसेकै छन् संसारमा तर कसैको बुढाबुढी हुने पनि बचेकै छन् जस्तो देखेको देखेर भयो हाम्रो अब जिम्दै भइकन छुट्टी मार बस्नु पर्यो कि मरेकै भए हुन्थ्यो कि पहिलेको अगुवा हुन्थ्यो त्यो भन्छु नि होइन खुब बेला गर्छ कान्छीले अहिले कुराहरू साध्दै छैन कुराहरू साध्दै छैन मारै खाइयो डन्नैतिर आए समाज जम्मा गरी कपडाहरू पानी खाने तमरी सनेर तँलाई खोलाल नखाने पैह्राल नखाने बिराल नखाने त बाबी नमर्ने मेरो बालसर मारेर सबै सम्पत्ति जेठीपट्टिको दिए भनेर भोलि पुलिसकना यस्तो भएको होइन आमा चाहिँ जानु बात त्यहाँ छ आमा चाहिँ तँ तँ बाँच्दै बस्यो नि त होइन हामी सिरै 一个你。 कहिले काहीँ रुन मन पनि लाग्छ तपाईँलाई रुन मन किन लाउनु अब त्यहाँ पार घर बस्छु नयाँ त्यहाँ कोही छैन आफ्नो गाउँमा पो केटाहरू आउँथे यसो एक्लै सबै भन्थे बस्थे घाँस सुत्थे यसो बात गर्थे बोलाउँथे गिराँसो रङ गरिन्छ दिन टक्लक कहिले कहिले गएर सुत्छु पठाउँ यता समाज बस्नु नि लाउनु गिराए लाउनु यसो आउनु कोही बस्नु कहिले कहिले भन्छु कोही जान दिनमा लाउनु अरू केही भन्नु छ तपाईँलाई बक्सिङ गाउँलाई सम्झिनु पर्दा के भन्न चाहनुहुन्छ के भन्न जाने र अलि काम हाल्न सकिन्न क्या गएको के अरे बिचार फर्केर आएँ खुट्टा सुन्ने र गाउँमा पुगिनँ परिवार बिचबाट फर्केर आएको त्यो बैराग देख्न त्यो तालामा आएको लसलिङ वातालिङ आफू दल्नु ठाउँ बसेको त्यो देख्न भन्दा नदेख्न भने म विद्यार्थी फर्केर आएँ न नहोला Yeah. गुल्मीका दण्डपाडी पाण्डे जस्तै अर्का पत्नी पीडित पुरुष हुनुहुन्छ गुल्मीको छापाइले गाविस वडा नम्बर एकका झेपलगिरी पचासको नेटो काटेका झेपलगिरीकी श्रीमतीलाई आफ्नै भतिजाले लसपस गरेर भगाएको आरोपमा उहाँ वर्षौँदेखि न्यायका लागि सबै पक्षसँग हार गुहार गर्दै आउनु भएको छ त गीत संगीत र खोज खबरको सङ्गालो नियमित स्तम्भ जीवनको गोरेटोमा सुनौ उनै पत्नी पीडित झेपलगिरीको कथा व्याथा मलाई एक दग्लो हिँड्दाखेरि बाहिर सुत्छु त बाहिर नसुत राति आएर घाँटी मार्नन् तेह्र दाइ आज त्यसै अब दुश्मन छन् वार दिन्छन् त्यो गर्दाखेरि राति आएर घाँटी टेपेर मार्नन् अरू ज्यान जाउ पुरो घर भनेर गाउँले भनिरहेको छ गाउँ दिन छोड्दै नाटक खेलाउँदै गरी चाहिँ त्यहाँ त्यहाँबाट त्यहाँबाट कसो गरौँ भयो कि के गरी सबैले स्याहारेनन् राखेनन् सबै बाउको बाछानी चोरोफेरा गर्ने राखेको पैसा पनि लिएर हिँडिन्छ छापा हिलेका गिरी कतिसम्म पत्नी पीडित छन् भन्ने कुरा त्यो गाउँका न्यायप्रेमी हुँ भन्ने सबैलाई थाहै छ उहाँको आरोप छ अर्कैको सहित बिहे गरेकी श्रीमती आफ्नै भतिजो गिरीसँग लसपसमा लागेर मलाई पीडित बनाइन् मान्छे मेरो पनि पहिला घरबार बसेन त्यहाँ राउतिङले ल्याएर मान्छे बिहा गर्ने व्यापार गर्नेले ल्याएर हेराइदिए लगाइदिए त्यहाँ चाहिँ त्यसको चाहिँ नर नभएको केटो हो त त्यहाँ ल्याएर लगाइदियो बाउ छ भनेर त्यहाँ ल्याएर त्यहाँदेखि छोरी लौ तैँले जन्मदाता गराएकै हुनुपर्छ भनेर मलाई धरबास दिएन हुन्छ ताकि त्यहाँ त्यसपछि त्यहाँ सचिवले चाहिँ बिहा त गर्न जान्छ फटाफट अब त्यसको हामीका सामने ल्याइ किन गराइ भन्नु भएन त्यसले गर्व छेपाएर खाएर गर्व फाली त्यहाँ त्यसपछि मलाई लौ लाउँदा यहाँ चाहिँ यति अनुसार मात्रै मैले गर्छु पछि तेह्र दाईको चाहिँ चाहिँ होला लाउर जा कमाएर पछि पछि यति अनुसार मात्रै मैले गर्छु भने त्यहाँ गएँ त्यहाँ त्यसपछि त्यसले पहिले नै चाहिँ नलाउँदै माया प्रेम गरेर रहेछ गर्व गराएर गएछ हिमाचल त्यहाँ म गएँ ऊ त्यही केटा भएको थाहा हिमाचल त्यहाँ त्यहाँबाट फेरि मलाई उहाँ गएर देखेर त्यो घर आयो एक त गरी त्यसमाथि सोझा झेपलगिरीको झन्डै चालिस वर्ष उमेरकी पत्नीलाई बाइसे उमेरका भतिजागिरीले भगाएर तङ्गासतिर ल्याएको थाहा पाएपछि उन उनलाई खोज्न निकै भौतारिनु भयो गोकुना डाँटरका अलि हो र त्यहाँ र डोकुर पुलिस यसलाई यहाँ आएर पहिला निजन पारेको थिएन फोटो देखाएँ छोराले आमा लगेको होइन त्यहाँ त्यसपछि माथितिर गोकुना डाँटरले पनि फोटो देखाएँ यस्तो खालको हामी कहाँ छ भनेर त्यहाँ त्यसपछि फेरि जहाँ जहाँ बाटो हिँड्दा हिँड्दै चिन्डिके टिका मानेपछि थिएँ त्यहाँ मलाई देखेर यसो गरी त्यहाँ र साथ डोकुर आएर पुलिसले जाँदाखेरि लुका लुकी त्यत्तिकै भयो किन केटी हाँसे हो छैन रहेछ महिना नाग्यो झेपलगिरीको यो पीडा मैले लिएको यस क्रममा मैले छापाहिलेका थुप्रै व्यक्तिहरूसँग बुझे सबैले भन्छन् झेपलकी पत्नी अर्थात् काकीसँग गिरीको लसपसले गाउँ गनायो र भगाएर तराईतिर लगेर राखिएको बुझिएको छ आरोपित गिरी यति बेला विदेशमा हुनुहुन्छ उहाँसँग भने सम्पर्क हुन सकेन यता घरमै छाडेका एक सन्तानको बिचल्ली छ त्यो केटीले दुई वर्ष बालको छोरा गइक्यो र हिमतलमा बरफ पऱ्यो मेरो कमाइ पनि भएन जात्रै बल्ल बल्ल आम्दान भाडा आएँ रित्तै घर आएर बाबु बितेँ अब त्यो हामी हिँड्यो कि त्यहाँ त्यस्तै त्यस्तै दुइटा लाटा भिन्दै गएको थिएँ अहिले तिन दुइटा लाटा तयार गरेर हाँजेर गएर पालेको छु गाउँको सोचौले अब त्यो भत्ता पनि हेर्दै हेर्दैनन् बहुत दुःख भएछ मलाई त चाहिँ छोरी छ त्यसलाई पालेको छु स्कुल पढाएको छु अहिले फेल भयो दुईमा त्यो ताँसिएर दुई बुलबा त अलि छ त्योभन्दा कान्छी ठुलो यत्रो अन्त छ को पातल यत्रुकी देखिन्थ्यो अब म बिहान उज्यालो गरेर साँदा साउना बाँड लाग्ने ठाउँ मेला हिँडेको हिँड्ने त्यसको सुधार गरेर गर्दिनँ र मैले काम स्याहार सुधार गर्ने